फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पार्टी प्यालेस नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट संसारभरि केसा साथ सुनिरहनु भएको अपराह चार बजेको अर्पण खबरमा यहाँलाई स्वागत छ म सुजिता हमाल अब खबर विस्तारमा राष्ट्रपति डाक्टर रामवरण यादवले सबै संवैधानिक निकायलाई पूर्णता दिई क्रियाशील बनाउनु पर्ने बताउनु भएको छ अन्तरिम मन्त्री परिषद अध्यक्ष खेलराज रेग्मीसँग राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटवार्तामा राष्ट्रपति यादवले संवैधानिक निकायलाई छिटो पूर्णता दिनुपर्ने बताउनु भएको हो भेटमा राष्ट्रपति यादवले संवैधानिक निकायका पदाधिकारीको नियुक्तिका विषयमा छलफल भएको र राष्ट्रपतिले सुशासनका लागि संवैधानिक निकाय क्रियाशील हुनुपर्ने बताउनु भएको रेग्मीका प्रेस सल्लाहकार विमल गौतमले बताउनु भएको छ भेटमा राष्ट्रपति यादवले निर्वाचन सम्बन्धी कानून र तयारीका विषयमा छिटो प्रक्रिया अगाडि बढाउनु पर्ने आवश्यकता दर्शाउनु भएको थियो गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ संवैधानिक निकायमा पदाधिकारी नियुक्ति सम्बन्धमा विचार विमर्श हुँदा सुशासनका लागि सबै संवैधानिक निकाय पूर्ण रूपमा क्रियाशील हुनुपर्ने त्यसका लागि आवश्यक संख्यामा कानून बमोजिम पदाधिकारी नियुक्ति गर्ने प्रक्रिया अघि बढाई पूर्णता दिनुपर्ने कुरा औलाउनु भएको छ उक्त भेटमा मन्त्री परिषद अध्यक्ष रेग्मीले यसका लागि आवश्यक छलफल गरी यथासम्भव छिटो प्रक्रिया अघि बढाइने राष्ट्रपतिलाई अवगत गराउनु भएको गौतमले बताउनु भएको छ साथै मन्त्री परिषद अध्यक्ष रेग्मीले निर्वाचनलाई प्राथमिकतामा राखी सरकार सक्रियताका साथ अघि बढेको कुरा राष्ट्रपतिलाई जानकारी गराउनु भएको बताइएको छ पूर्व मुख्य सचिव लोकमान सिंह कार्की विरुद्ध सोमबार अदालतमा पेश भएको रिट निवेदन दरपिट गर्ने सर्वोच्च अदालतका रजिस्ट्रार लोहित चन्द्र शाह विरुद्ध आज सर्वोच्चमा अर्को उजुरी दर्ता भएको छ आफूले लोकमान सिंह विरुद्ध दर्ता गरेको रिट निवेदन दर्ता नगरी फिर्ता पठाइएको भन्दै अधिवक्ता ओम प्रकाश अर्यालले आज दायर गर्नुभएको रिटमा रजिस्ट्रार शाहको दरपिट आदेश खारेज गरी निवेदन दर्ता गर्न प्रेरणाको आदेश माग गर्नु भएको छ सर्वोच्च अदालतमा दर्ताका लागि पेश गरेको रिट निवेदनलाई सम्मानित यस अदालतका रजिस्ट्रारज्यूले फिर्ता गर्ने आदेश गर्नुभयो निजको उक्त आदेशबाट शीघ्र न्याय पाउने मौलिक हकमा बन्देज लागेको छ अधिवक्ता आर्यालले रिटमा भन्नुभएको छ मौलिक हकको पहरदार स्वतन्त्र न्यायपालिकाको प्रमुख अङ्ग सम्मानित सर्वोच्च अदालतका रजिस्ट्रारबाट लगाइएको उक्त बन्देजलाई तत्काल हटाई न्यायिक उपचारको हकलाई सुचारू गरी पाऊ नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले संविधान निर्माण गर्नकै लागि भए पनि आगामी निर्वाचनमा कांग्रेसलाई जिताउनु पर्ने बताउनु भएको छ उहाँले कांग्रेसले बहुमत नल्याएसम्म ए माओवादीले संविधान बन्न नदिने भएकाले कांग्रेसलाई बहुमतको जिम्मेवारी दिनुपर्ने बताउनु भएको हो म हेटौँडामा आज आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै देउवाले भन्नुभयो अघिल्लो संविधान सभामा कांग्रेसले बहुमत नल्याउने नै दुर्भाग्य भयो कांग्रेसको विपक्षमा बहुमत आयो त्यसैले संविधान बन्न सकेन अबको चुनावमा भोट काङ्ग्रेसलाई अधिकार दिनुहोस् देउवाले कम्युनिस्टहरूले बहुमत ल्याउँदा निर्वाचन बन्न नसकेको यथार्थतालाई हेरेर निर्वाचनमा भोट हाल्नुपर्नेमा जोड समेत दिनुभएको छ देउवाले नेपाली काङ्ग्रेसले बहुमत ल्याए मात्रै लोकतान्त्रिक संविधान जनतालाई दिन सक्ने दावी गर्नुभएको छ देउवाले चुनावको केही दलले विरोध गरिरहेको भए पनि आगामी मङ्सिरमा जसरी पनि नयाँ निर्वाचन हुने भएकोले निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले नेकपा माओवादी सहितका आन्दोलन र दलहरूलाई पनि सहमतिमा ल्याएर निर्वाचनमा जानुपर्ने बताउनु भएको छ ठाकुरले आन्दोलन र दललाई सहमतिमा नल्याई निर्वाचनमा जाँदा निर्वाचन स्वच्छ भइरहित र धाँधली रहित हुन नसक्ने ठोकुवा गर्नु भएको छ कैलालीको धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा ठाकुरले मुलुकलाई संकट बन्नबाट मुक्त गर्न र लोकतन्त्रलाई संस्थागत गर्न निर्वाचनको अर्को विकल्प नरहेको बताउनु भएको छ उहाँले आगामी मंगिरसम्म जसरी पनि नयाँ नयाँ संविधान सभाको निर्वाचन भई छाड्ने दावी समेत गर्नु भएको छ ठाकुरले वर्तमान सरकारले निर्वाचनको मिति घोषणा नगरेको प्रति आपत्ति जनाउनु भएको छ उहाँले आगामी संविधान सभाबाटै लोकतान्त्रिक संविधान जारी हुने विश्वास व्यक्त गर्नु भएको छ सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बन्ध सङ्घीय लिम्बुवान राज्य परिषदले कार्यकर्ताको रिहाईको माग गर्दै पूर्वका नौ जिल्लामा गरेको बन्द चौथो दिन फिर्ता लिएको छ परिषदका अध्यक्ष कुमार लिङदेनले आज एक विज्ञप्ति निकाली बन्द फिर्ता लिएको जानकारी दिनुभएको हो मतदाता नामावली संकलनमा अवरोध गरेको आरोपमा पक्राउ परेको आफ्ना कार्यकर्तालाई रिहाई गर्नुपर्ने भन्दै परिषदले आह्वान गरेको बन्दका कारण ताप्लेजुङ पाँच थर एलाम झापा तेह्रथुम धनकुटा शङ्कुसुबा लगायतका जिल्लाको यातायात बजार पसल तथा तथा शैक्षिक संस्था चार दिनदेखि ठप्प भएको छ सम्बन्धित पक्षसित छलफल र वार्ताको वातावरण बनाउन प्रशासनले कार्यकर्ता रिहाई गर्ने र घाइतेको उपचारको व्यवस्था गर्ने सहमति भएकाले बन्द स्थगित गरिएको परिषदले जनाएको छ उत्तर कोरियाले पूर्वी किनारामा आफूले राखेको दुई मिसाइल हटाएको छ एक अमेरिकी अधिकारीका अनुसार उत्तर कोरियाले पूर्वी क्षेत्रमा तैनात गरेको मध्यम दूरीसम्म मार हान्न सक्ने मुसुदन मिसाइल हटाएको हो गएको महिना उत्तरले यी मिसाइल पूर्वी किनारमा तैनात गरेको थियो यसैका कारण उत्तरसँग दक्षिण कोरिया र अमेरिकाको सम्बन्ध अत्यन्त बिग्रिएको थियो यसको जवाफमा दक्षिण कोरिया र अमेरिकाले पनि आफ्नो सुरक्षाको लागि भन्दै सो क्षेत्रमा मिसाइल थुपार्नुका साथै बम वर्षाक विमान समेत लगेको थियो जसका कारण कोरिया प्रादीपमा युद्धको स्थिति बनेको थियो दक्षिण कोरिया जापान र अमेरिकाको सुरक्षा संयन्त्रमाथि उत्तर ले परमाणु आक्रमण गर्न सक्ने त्रास समेत बढेको थियो र एकीकृत नेकपा माओवादीले डिभिजन थ्री क्रिकेटको उपाधि जित्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सम्मान गर्ने भएको छ माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आर्थिक सहयोगसहित सम्मान गर्न निर्देशन दिए अनुसार केन्द्रीय कार्यालयले बुधबार बेलुकी पाँच बजे सम्मान कार्यक्रम तय गरेको प्रचण्डको निजी सचिवालयले जनाएको छ क्रिकेट खेलाडीलाई सम्मान र आर्थिक सहयोग गरिने एकीकृत माओवादीले जनाएको छ त्यस्तै माओवादीले नेपालमा क्रिकेट स्टेडियम बनाउने विषयमा पनि आफ्नो योजना सार्वजनिक गर्ने तयारी गरेको छ यसअघि डिभिजन चारको विजेता बन्दापछि माओवादीले क्रिकेट खेलाडीलाई पार्टी कार्यालयमा सम्मान गरेको थियो अपराह चार बजेको अर्पण खबर सकियो म सुजिता हमाल बिदा नमस्कार यस अर्पण खबरको साथमा होटल स्टार बेङ्क्युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी सङ्घ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जनासम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star bank dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पार्टी प्यालेस